आजबाट गर्ने भनिएको यातायात बन्दको घोषणा फिर्ता यातायात व्यवसायहरूबीच सहमति सुदूरपश्चिममा झण्डै एक लाख भन्दा बढी मतदाताको नामावली दर्ता हुन बाँकी मतदाता नामावलीका बारेमा राम्रो जानकारी हुन नसक्दा नामावलीमा नाम दर्ता गर्न छोड्दै मोटरसाइकलको लाइसेन्सको लागि बाह्र हजार बढीको आवेदन लिखित परीक्षा कार्तिक छ गते हुने र पूर्वाधारको अभावमा डडेलधुरामा खेलकुद गतिविधि सुस्ता प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा Radio Unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु कञ्चनपुरमा यातायात व्यवसाय बीच तत्कालका लागि साम्य भएको छ हिजो साँझ जिल्ला प्रशासन कार्यालयमा विवाद उत्पन्न यातायात व्यवसायी समितिहरूबीच छलफल भएपछि सहमति भएको हो सहमति अनुसार आजदेखि गाड़ी नचलाउने भनी विभिन्न नौवटा व्यवसायी समितिहरूले गरेको बन्द खुलेको छ कञ्चनपुरमा नयाँ यातायात प्रणाली सेवा शुरू गरेपछि उत्पन्न विवादले उग्र रूप लिएको थियो नमस्ते शुक्ला फाटा यातायात प्रणाली सेवा सञ्चालन गरेपछि महाकाली पवनदूत र महाकाली टेम्पो यातायात व्यवसाय समितिले विरोध जनाएपछि विवादले उग्र रूप लिएको थियो कञ्चनपुरका ती तीनवटा यातायात व्यवसाय समितिहरूको समर्थनमा सुदूरपश्चिम भरका यातायात व्यवसायहरूले हिजो आन्दोलित हुँदै संयुक्त विज्ञप्ति जारी गर्दै आजबाट बन्द गर्ने घोषणा गरेका थिए सुदूरपश्चिममा झण्डै एक लाख भन्दा बढ़ीको फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता हुन बाँकी रहेको पाइएको छ आम सर्वसाधारणलाई फोटो सहितको मतदाता नामावलीका बारेमा राम्रो जानकारी हुन नसक्दा सुदूरपश्चिममा फोटो सहितको मतदाता नामावलीमा सबैलाई समेट्न नसकिएको क्षेत्रीय निर्वाचन कार्यालय धनगढ़ीले जनाएको छ सुदूरपश्चिमका नौ जिल्लाबाट अनुमानित एक सवा लाख बढ़ीको फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउन बाँकी रहेको निर्वाचन कार्यालयका सूचना अधिकारी प्रेमराज भट्टले जानकारी दिनुभएको छ सुदूरपश्चिम सुदूरपश्चिमभरबाट बाह्र लाख पचहत्तर हजार आठ सय बीस फोटो फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएको क्षेत्रीय निर्वाचन कार्यालय धनगढ़ीका निर्वाचन अधिकारी मोहन प्रसाद अरियालले जानकारी दिनुभयो कैलालीमा मात्रै चालिस हजार भन्दा बढ़ी जनाले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता नगराएको क्षेत्रीय निर्वाचन कार्यालय धनगढ़ीले अनुमान गरेको उहाँले जानकारी दिनुभएको छ उहाँले निर्वाचन कार्यालयले कैलालीमा गत वर्षको असार मसान्तसम्ममा तीन लाख चौरानब्बे हजार बत्तीस व्यक्तिहरूले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएको जानकारी गराउनुभयो सेती अञ्चलबाट सात लाख सतहत्तर हजार तीन सय चौवालिस र महाकाली अञ्चलबाट चार लाख अन्ठानब्बे हजार चार सय छहत्तर जना व्यक्तिले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएको निर्वाचन कार्यालयका सूचना अधिकारी भट्टले जानकारी दिनुभएको छ डोटीमा उनासे हजार पाँच सय चार अछाममा एक लाख अठाइस हजार पाँच सय अठार बाजरामा छैसठी हजार दुई सय नब्बे र बझाङमा उनानब्बे हजार व्यक्तिहरूको फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता रहेको छ यस्तै कञ्चनपुरमा दुई लाख सत्ताइस हजार दार्चुलामा बहत्तर हजार चार सय बाहन्न बैतडीमा एक लाख चौबिस हजार छ सय उनासत्तरी र डडेलधुराबाट चौहत्तर हजार तीन सय पचपन्न जनाको फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता रहेको छ यातायात व्यवस्था सेती अञ्चल कार्यालय धनगढ़ीमा मोटरसाइकलको लाइसेन्सको लागि बाह्र हजार पञ्चानब्बे जनाले आवेदन भरेका छन् भदौ छब्बीस गतेदेखि एकतीस गतेसम्म आवेदन लिएको यातायात व्यवस्था कार्यालय छ दिनको अवधिमा बाह्र हजार पञ्चानब्बे जनाले आवेदन भरेको सेती अञ्चल कार्यालय धनगढ़ीले जनाएको छ गत वर्षको भन्दा यो वर्ष आवेदन भर्नेको संख्या करिब चार हजार जना बढ़ीले यातायात व्यवस्था कार्यालय भरेको यातायात व्यवस्था कार्यालय सेतीका नायब सुब्बा ज्ञानेन्द्र जङ शाहले जानकारी दिनुभयो गत वर्ष आठ हजार जनाले आवेदन भरेकामा तीन हजार जना लिखित परीक्षामा पास भएका थिए यस्तै ट्रायलमा दुई जना पास भएको नायब सुब्बा शाहको भनाइरहेको छ मोटरसाइकलको लाइसेन्सको लागि लिखित परीक्षा कार्तिक छ गते हुने यातायात व्यवस्था क्षेत्रीय अञ्चल कार्यालय धनगढीले जनाएको छ मोटरसाइकलको लागि आवेदन बढ्नुमा गत वर्ष टिकापुरमा भएको घटना लामो घटनापछि लामो समय मोटरसाइकलको लिखित र ट्रायल परीक्षा आवेदन भरेकाहरू सहभागी नभएका कारण यो वर्ष बढ़ीजनाले आवेदन भरेको यातायात व्यवस्था सेती अञ्चल कार्यालय धनगढ़ीका प्रमुख कृष्ण प्रसाद भूषालले जानकारी दिनुभएको छ यस्तै यो वर्षको वैशाखदेखि असोज महिनासम्म यातायात व्यवस्था सेती अञ्चल कार्यालय धनगढ़ीले मोटरसाइकलसँगै ट्राक्टर जीप कार हेभी र ई रिक्साको लाइसेन्सको आवेदन खुला गरेको थियो जीप कारको लागि बाइस जनाले दिएका थिए जसमा दुई हजार दुई सय जना मध्ये एक हजार पाँच सयले लिखित परीक्षामा पास भएका थिए ट्रायलमा करिब एक हजार जना पास भएको र नतिजा केही दिनमा प्रकाशित गर्ने तयारी भइरहेको यातायात व्यवस्था सेती अञ्चल कार्यालय धनगढ़ीका प्रमुख कृष्ण प्रसाद भूषालले जानकारी दिनुभएको छ यस्तै ई रिक्साको लागि तीन हजारले आवेदन भरेकोमा छ सय जना पास भएका थिए ट्राक्टरमा एक हजार जनाले आवेदन भरेकोमा दुई सय अडचालिस जनाले लाइसेन्स प्राप्त गरेका थिए ह्याबी सवारी साधनको लागि एक चौहत्तर जनाले आवेदन भरेकोमा एक सय जनाले लाइसेन्स पाएको कार्यालय प्रमुख कृष्ण प्रसाद भूषालले जानकारी दिनुभएको छ लाइसेन्सको लागि प्रत्येक वर्ष आवेदन भर्नेको संख्या बढ्दै जानु तर नियमित रूपमा लाइसेन्सको लागि आवेदन नखोल्दा व्यवस्थापनमा समस्या हुँदै आएको कार्यालय प्रमुख भूषालले जानकारी दिनुभएको छ यस्तै स्थापनादेखि बीस हजार सवारी साधन हेर्न कार्यालय र अहिले सत्तरी हजार सवारी साधनहरूको काम गर्ने भौतिक पूर्वाधार कार्यालय उही भएका कारण सेवाग्राहीलाई सहज रूपमा सेवा दिन समस्या भएको उहाँको भनाइरहेको छ तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा Radio Unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ जन्मेको छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकाहरूलाई देशभर भिटामिन ए र जुकाको औषधि आज पनि खुवाइँदैछ यता डडेलद्रमा जन्मेको छ महिनादेखि पाँच वर्षसम्मका पन्ध्र हजार सात सय बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि पाँच वर्षसम्मका चौध हजार बालबालिकालाई जुकाको औषधि खुवाउनको लागि महिला स्वास्थ्य स्वयंसेवीकाहरू परिचालन गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ हिजो जिल्लाभरि चार सय अडसठी जना महिला स्वास्थ्य स्वयंसेवीकाहरू मार्फत भिटामिन ए र जुकाको औषधि खुवाइएको र खुवाउन छुटेकाहरूलाई आज खुवाइने जिल्ला स्वास्थ्य कार्यालय डडेलधुराका खोप अधिकृत भोजराज भट्टले जानकारी दिनुभएको छ खुवाउन छुटेका आफ्ना बालबालिकाहरूलाई आज आफ्नो पाएक पर्ने ठाउँमा लगी महिला स्वास्थ्य स्वयंसेवीका मार्फत भिटामिन ए र जुकाको औषधि खुवाउन उहाँले आग्रह गर्नु भएको छ खेल मैदान नहुँदा डडेलधुरामा खेलकुद गतिविधि स्वस्थ बनेका छन् मैदान अभावकै कारण आगामी मंगिर आठ गतेदेखि पन्ध्र गतेसम्म पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी पनि प्रभावित हुन सकेन प्रभावकारी हुन सकेन पूर्वाधार अभावकै कारण प्रतिभावान खेलाड़ी ओझेलमा परेका छन् डडेलधुरालाई सुदूरपश्चिमको केन्द्र भनिन्छ तर जिल्लामा एउटा पनि ठूला खेलकुद मैदान छैन खेलाड़ीहरूलाई खेलकुद सम्बन्धी विभिन्न गतिविधि सञ्चालन गर्न समस्या बेहोर्नु परेको जिल्ला खेलकुद विकास समिति डडेलधुराका अध्यक्ष राजेन्द्र बहादुर मगरले बताएका छन् ग्रामीण क्षेत्रबाट चौरमा खेल्दै जिल्ला स्तरसम्म खेलाड़ी उत्पादन भएका छन् volleyball football karate cricket taekwondo badminton athletics boxing बुद्धिचाल टेबल टेनिस कबड्डी र दौड़का लागि प्रचुर सम्भावना छ तर उक्त खेलहरूका लागि डडेलधुरामा न त खेल मैदान नै छ न त प्रशिक्षक र पूर्वाधार नै छन् खेल क्षेत्र अगाडि बढाउन तीनजनाले काम चलाएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डम्बर भण्डारीको भनाइरहेको छ खेल निर्माणका लागि सम्भावित ठाउँ पनि अध्ययन गरिएको छ तर राज्यले आवश्यक बजेट विनियोजन नगर्दा सदरमुकामको एकमात्र टोडी खेल प्रयोग गर्नुपर्ने बाध्यता रहे पनि युवा खेलाड़ीहरू दत्तचित्त भई लागिरहेको खेलाड़ीहरूले बताउने गरेका छन् डलेद्राकै सन्तान टेक्वान्दो खेलाड़ी दीपक विष्ट बक्सिङ खेलाड़ी डम्बरदत्त भट्ट भारोत्तोलन खेलाड़ी स्वर्गीय भरत साउद र नेपाली सेनामा कार्यरत एथलेटिक्स रियो ओलम्पिक खेलाड़ी सरस्वती भट्टराईले डलेद्रा मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रमा ओलम्पियन भई नेपालकै पहिचान दिन सफल भएका खेलाड़ीको क्षेत्रमा पूर्वाधार को कमीका कारण खेल क्षेत्रले गति लिन सकिरहेको छैन एकातिर खेल क्षेत्रका लागि राज्यले पर्याप्त ध्यान दिन नसकिरहेको बेला खेल क्षेत्रमा मौलाउँदै गरिएको राजनीतिले पनि विकृति ल्याएको क्रिकेट प्रशिक्षक वासुदेव जोशी बताउँछन् न्यून स्रोत साधनमा पनि खेल सामग्रीहरू जुटाउनु पर्ने र गाउँकै मैदानबाट छनौट गरी खेलप्रतिको आकर्षण र खेल वातावरण निर्माण भइरहेको छ तर अन्तर्राष्ट्रिय मञ्चमै नाम कमाउन सफल व्यक्तित्व भएका डडेलधुराका खेलाड़ीले पूर्वाधार नपाउँदा प्रेरणा र अवसरबाट वञ्चित छन् छन् पूर्वाधार नभए पनि उपयुक्त हावापानी र अन्य सुविधाका लागि सुदूरपश्चिमको केन्द्र डडेलधुरा बहुदेशीय सम्भावना भएकाले खेल मार्फत पर्यटन विकासमा समय टेवा पुग्ने खेल क्षेत्रको विकासमा सम्बन्धित स्थानीय निकाय एवं सरकारले ध्यान दिएको छैन सुदूरपश्चिमकै सर्वाधिक धनराशिको कपल्लीकी सिल्ड भलिबल प्रतियोगिताको पाँचौं संस्करण यही कार्तिक अठार गति डोटीको कपल्लेकीमा शुरू हुने भएको छ कपल्लीकी युवा समाजको आयोजना र भागेश्वर ग्रुप कैलालीको मुख्य प्रायोजनमा कार्तिक अठार गतिदेखि शुरू हुने कपल्लेकी सिल्ड भलिबल प्रतियोगिता कार्तिक एक्काइस गतिसम्म सञ्चालन हुनेछ गत वर्षको चौथो संस्करणमा एक लाख पाएको प्रतियोगिताका विजेताले यसपटक भने एक लाख एकाउन्न हजार नगद पुरस्कार र सिल्ड प्राप्त गर्नेछन् आयोजक कपल्लीकी एकता समाजका अध्यक्ष दिपक बोगटीले प्रतियोगिताका उत्कृष्ट खेलाड़ीलाई पनि पुरस्कार दिइने जानकारी भएको छ प्रतियोगितामा सहभागी हुने टीमले कार्तिक सत्र गते भित्र टीम दर्ता गरिसक्नुपर्नेछ प्रतियोगितामा खेल लिग कम नकआउटका आधारमा गराइने जनाइएको छ अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौबिस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित दुईवटा घटनाहरू भएका छन् हिजो मध्याह साढे बाह्र बजी कैलालीको पथरिया दुई लम्की टिकापुर सड़क खण्डमा लम्कीबाट टिकापुरतर्फ जाँदै गरेको से चार प छब्बीस नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको नाचार ख बयासी बाइस नम्बरको बस ठोकिँदा मोटरसाइकल चालक कैलालीको भजनी पाँच बस्ने वर्ष छब्बीसका अशोक चौधरी र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका वर्ष छब्बीसका का कृष्ण चौधरी घाइते भई लाल लालरत्न अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगंज रेफर गरिएको छ बस र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेका छन् यसैबीच गै राति साढे बाह्र बजे गोदावरीबाट धनगढ़ी अतरियातर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटनामा परेको छ से दुई प सन्ताउन्न एकहत्तर नम्बरको मोटरसाइकल एकाएक सड़कमा पल्टिएको हो मोटरसाइकल पल्टिँदा एकजनाको मृत्यु